एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना आउने क्रम जारी अध्यक्षका प्रत्याशी नेपाल सहित पदाधिकारी मध्ये तेह्रैजना अगाडि सिंचाई विकास डिभिजन कार्यालय भरतपुरमा अख्तियारको छापा कर्मचारीको कोठाबाट करिब पाँच लाख रुपियाँ बरामद रौतहटमा पनि घुस लिँदा स्थानीय विकास अधिकारी पनि पक्राउ रत्नगरमा विद्यालय बाहिर रहेका बाल बालिकाहरूलाई खेल्दै सिक्ने केन्द्र सञ्चालन गर्ने तयारी शिक्षाको पहुँचमा ल्याउन कार्यक्रम गर्न लागि दावी इजिप्टमा भएको बम विस्फोटमा जनाको मृत्यु आक्रमण रोक्न उत्तरी गाजा पट्टीलाई निस्ताना बनाउने चेतावनी इसरायलले दिएपछि हजारौं सर्वसाधारण विस्थापित र विश्वकप फुटबलको उपाधि जर्मनीलाई लज्जास्पद हार बिहोरेपछि ब्राजिलका प्रशिक्षक स्कुलारीद्वारा पदबाट राजीनामा नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समयका हातसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com डट एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता र्यालसँगै सुजिता हमालको समाचार विस्तारमा नेकपा एमालेको नौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षका प्रत्याशी माधव कुमार नेपालले अग्रता लिनु भएको छ नेपालले छ सय छैसठी र ओलीले छ सय एक मत प्राप्त गर्नुभएको मतगणना स्थलबाट विष्णु रिजालले जानकारी दिनुभएको छ यस्तै उपाध्यक्ष पदका प्रत्याशीहरू नेपाल पक्षका युवराज गेवालीले छ सय सतासी अष्टलक्ष्मी साकेले छ सय त्रिपन्न भीमबहादुर रावलले छ सय नब्बे राजेन्द्र पाण्डेले छ सय त्रिसठी र लालबाबु पण्डितले छ सय पचपन्न मत प्राप्त गर्नुभएको छ भने ओली पक्षका उपाध्यक्षका उम्मेद्वार वामदेव गौतमले छ सय छत्तीस विद्या भण्डारीले छ सय बीस प्रदीप नेपालले पाँच सय एकसठी किरण गुरूङले पाँच सय बाहन्न र धर्मनाथ शाहले पाँच सय चौवालिस मत प्राप्त गर्नुभएको छ त्यस्तै महासचिव पदमा नेपाल प्यानलका सुरेन्द्र पाण्डे ओली प्यानलका ईश्वर पोखरेल भन्दा अगाडि हुनुहुन्छ पाण्डेले छ सय बैसठी तथा पोखरेलले पाँच सय छयासी मत प्राप्त गर्नु भएको छ यसै गरी उपमहासचिवमा नेपाल प्यानलकै रघुजी पन्त र घनश्याम भूषाल अगाडि हुनुहुन्छ पन्तले छ सय बत्तीस तथा भूषालले छ सय चौरानब्बे मत प्राप्त गर्नु भएको छ भने ओली प्यानलका उपमहासचिवका प्रत्याशी विष्णु पौडेलले छ सय अठार र शंकर पोखरेलले पाँच सय एकानब्बे मत प्राप्त गर्नु भएको छ सचिवमा ओली प्यानलका प्रदीप गेवाली मात्रै अगाडि हुनुहुन्छ भने अन्य चारजना सचिव नेपाल पक्षकै अगाडि रहेका छन् गेवालीले छ सय एकचालिस पृथ्वी सुब्बा गुरूङले पाँच सय बयासी रघुवीर महासेठ पाँच सय बत्तीस केशवलाल श्रेष्ठ पाँच सय पाँच र विष्णु रिमालले पाँच सय एकहत्तर मत प्राप्त गर्नु भएको छ उता नेपाल प्यानलका बेदुराम भूषालले छ सय तीस भीमप्रसाद आचार्यले छ सय चौसठी गोकर्ण विष्टले सात सय छयत्तर परशुराम मेगी गुरूङले छ सय बत्तीस र योगेश भट्टराईले छ सय सतासी मत प्राप्त गर्नु भएको छ पदाधिकारीको मतगणना केही क्षण रोकिने भएको छ केन्द्रीय सदस्यको पनि सँगसँगै गनेर अगाडि लैजाने भन्दै निर्वाचन आयोगले पदाधिकारीको मतगणना स्थगन गरेको छ नेतृत्व चयनका लागि दुई जनाले मतदान गरेका थिए पूर्व अर्थमन्त्री एवं एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पोलले हिजो संसदमा पेश भएको बजेटमा सभासदलाई एक करोड़ रूपियाँ दिने गरी गरिएको व्यवस्था गणतन्त्रलाई बदनाम गर्ने उद्देश्यले ल्याएको भन्दै त्यसका विरूद्ध संसदमा संशोधन प्रस्ताव लैजाने स्पष्ट पार्नु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले एक करोड़ रूपियाँ दिने व्यवस्था सभासदलाई बदनाम गराउने योजनामा आएको भन्दै यसलाई कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने घोषणा गर्नुभयो भयो पुलले बजेटमा निर्वाचन क्षेत्रको विकासका लागि विभिन्न शीर्षकमा पाँच करोड़ दिने कुरा सभासदहरूलाई लठ्याउने भाषामा आएको भन्दै रकम सिधै सभासदलाई नलिई जीविस मार्फत खर्च गर्नुपर्नेमा जोड़ दिनुभयो उहाँले मानवीय विकासमा ध्यान नदिई केही पनि नयाँपन नभएको भन्दै यही बजेटको स्पिरिट बमोजिम सन् दुई हजार बाइससम्म मुलुकलाई विकासशील राष्ट्रको सूचीमा पुर्याउने लक्ष्य पूरा हुन नसक्ने दावी गर्नुभयो पूर्व अर्थमन्त्री भरतमन अधिकारले ऐन नीति नियममा संशोधन गरेर बजेट योजना लागू गर्न खोज्नु सकारात्मक पक्ष भएको भन्दै समयमै बजेट ल्याएकोले कानूनमा आउने विश्वास व्यक्त गर्नुभयो वहाँले बजेटले कृषिमा जोड़ दिएको अनुदान र छुटको व्यवस्था गरेको ऊर्जा मुखी लोडसेडिङलाई अन्त्य गर्ने योजना आएकोले बजेट सकारात्मक भएको बताउनुभयो यस्तै उहाँले कृषिमा रहेको व्यापार घाटा कम गर्ने योजना नहुनु युवालाई लिएर कृषि क्षेत्रको विकास गर्ने योजना नबनाउनु उचित नभएको भन्दै बजेटमा प्रतिपक्षीहरूको भावनालाई समेत समेटेर अघि पर्नेमा जोड़ दिनुभयो राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्द पोखरेलले बजेटको मुख्य लक्ष्य सन् दुई हजार नेपाललाई विकासशील राष्ट्रको सूचीमा पुर्याउनु रहेको उल्लेख गर्दै त्यसको लागि निजी क्षेत्रले छैसठी अरब र सरकारले तेत्तीस अरब खर्च गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो नेपाली कंग्रेसका नेता एवं पूर्व अर्थमन्त्री कुमार उपाध्यायले बजेटको आकारले कार्यान्वयन नहुने स्थिति देखिए पनि निजी क्षेत्रसँगको सहकार्यमा दृढ़तापूर्वक बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिँदै काम गर्नेलाई प्रोत्साहन नगर्नेलाई सोचाएको व्यवस्थालाई साथसाथै अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो पूर्व अर्थमन्त्री शंकर कोइरालाले आर्थिक वृद्धि दर र मुद्रास्फीतिलाई सन्तुलन कायम गर्ने गरी बजेटमा ठोस योजना ल्याएकोले बजेट केही ठूलो भएको उल्लेख गर्दै छ प्रतिशत आर्थिक वृद्धि दर प्राप्त गर्ने लक्ष्य सकारात्मक भएको टिप्पणी गर्नुभयो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरमा रहेको मध्यमाञ्चलको सिंचाई विकास डिभिजन कार्यालयमा छापा मारेको छ अख्तियार क्षेत्रीय कार्यालय हेटौँडाका अधिकृत शेरबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले कार्यालयमा छापा मारेर विभिन्न कोठाबाट करिब पाँच लाख रूपियाँ बरामद गरेको छ भने कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढ़ाएको छ कार्यालयका इन्जिनियर चक्रपाणी लामिछानेको साथबाट एक लाख इन्जिनियर मधुप्रसाद अधिकारीको साथबाट दुई लाख अठाइस हजार र उनको टेबलबाट एक लाख पचास हजार बरामद भएको अख्तियारको कार्यालयले जनाएको छ रकमसँगै इन्जिनियरहरू मधुप्रसाद अधिकारी रामभद्र पण्डित र चक्रपाणी लामि छाने त्यसै लेखा अधिकृत ऋषि भक्त तिमिल सेनालाई अख्तियारले नियन्त्रणमा लिएको छ उनीहरूले घुस लिएको रकम भागबण्डा गर्दै गरेको सूचनाका आधारमा अख्तियारको टोली छापा मार्न पुगेको स्रोतले बताएको छ स्थानीय लामा प्रगति निर्माण सेवा कम्पनीसँग कार्यालयका कर्मचारीले घुस मागेपछि कम्पनीले घुस दिनु अगाडि नै अख्तियारलाई खबर गरेपछि टोली छापा मार्न पुगेको बुझिएको छ घुस दिएको पैसाको सबै फोटोकपी गरेर ठेकेदारले ठेकेदार कम्पनीले अख्तियारमा बुझाएको थियो उता रौतहटका स्थानीय विकास अधिकारी वसन्त कुमार भण्डारी घुस लिँदा लिँदै पक्राउ परेका छन् स्थानीय हेल्पलाइन नेपाल नामक संस्थासँग एक लाख बीस हजार घुस लिँदा लिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान पक्राउ गरेको हो स्थानीय विकास अधिकारी भण्डारीले संस्थाका प्रतिनिधिलाई गौरमा रहेको आफ्नै घरमा बोलाएर घुस लिएका थिए पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपेक्षक रमेश रञ्जित कारले जानकारी दिनुभएको छ चक्री मिलन भनेर चिनिने डन मिलन गुरूङ सम्पत्ति शुद्धिकरणको मुद्दामा धरोटीमा छुटेका छन् आज एक करोड़ धरोटी बुझाएर छुटेको विशेष अदालत काठमाडौँले जनाएको छ उनले तनहुको ब्यास नगरपालिकाको अर्कैको नाममा भएको जग्गा धरोटीमा राखेका छन् सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले दुई साल जेठ अन्तिममा नै एक करोड़ धरोटी मागेको थियो तर लागू औषधको मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहेका कारण उनले धरोटी बुझाएका थिए सम्मेलन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सात करोड़ आठ लाख अवैध सम्पत्ति आर्जन गरेको दावीसित विशेष अदालतमा मुद्दा दायर गरेको थियो रिले अनसन बसेको पैंतिसौं दिनसम्म पनि आफूहरूको मागप्रति कुनै सुनवाई नभएको भन्दै मृगौला पीड़ितले आफ्ना माग पूरा नभए आत्मदाह गर्ने चेतावनी दिएका छन् सम्पूर्ण मृगौला रोगीलाई निशुल्क रक्त शुद्धिकरण सेवा निरन्तर दिनुपर्ने र आर्थिक अवस्था अत्यन्तै कमजोर भएका मृगौला रोगीका लागि मृगौला प्रत्यारोपण वा औषधि सेवन महँगो भएकाले निशुल्क उपचार गरिदिनुपर्ने लगायतका सात सूत्रीय माग गर्दै मृगौला पीड़ितहरू जेठ सत्ताइस गतेदेखि शान्ति बाटिकामा रिले अनशन बस्दै आएका छन् शुरूमा चार घण्टा आठ घण्टा हुँदै आइतबारदेखि सातदेखि बाह्र घण्टा अनसन बस्दै आएका छन् अनसनका क्रममा मृगौला पीड़ित श्याम खड्की र श्याम खत्री छेत्रीको मृत्यु भइसकेको छ काठमाडौँ निवासी खड्कीको असार तीन गते मृत्यु भएको हो भने ललितपुर निवासी खत्री छेत्रीको असार सोह्र गते मृत्यु भएको हो राष्ट्रिय मृगौला पीड़ित संघ नेपालका अध्यक्ष तथा मृगौला पीड़ित चिन्तामणि पोखरेलले साउन बीस गते भित्रमा आफ्ना माग पूरा नभए स्वास्थ्य मन्त्रालय अगाडि सामूहिक रूपमा आत्मदाह गर्ने बताउनु भएको छ अध्यक्ष पोखरेलले आफ्ना माग पूरा गर्ने सवालमा प्रधानमन्त्री मन्त्री सभामुख सरकारी सचिवहरू विभिन्न पार्टी तथा सरकारवाला संघ संस्थाले पटक पटक आश्वासन दिए पनि व्यवहारमा कार्यान्वयन गर्न भने नसकेको आरोप लगाउनु भएको छ आउँदो आर्थिक वर्षका लागि कृषिमा छुट्याइएको बजेट कार्यान्वयन भएमा किसानलाई धेरै फाइदा पुग्ने विज्ञले बताएका छन् बजेटमा उल्लेख्य कार्यक्रमबाट लाभ लिन किसान आफै पनि जागरूक हुनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद नारका वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बताउनुभयो सरकारले युवालाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमसित कृषि क्षेत्रमा तेइस अरब अठाइस करोड़ रूपियाँ विनियोजन गरेको छ बजेटमा भएको व्यवस्था अनुसार कृषि कर्जामा छ प्रतिशत भन्दा बढ़ी ब्याज दिनुपर्नेछ हुँदैन आइतबार अर्थमन्त्री रामचरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेटमा कृषि कृषि व्यवसाय गर्न वाणिज्य ब्याङ्कले लिने ब्याज छ प्रतिशत नाग्न नदिने र त्यसमा चार प्रतिशत सरकारले अनुदान दिने व्यवस्था गरिएको छ त्यस्तै पचास प्रतिशत दिँदै आएको कृषि बीमा अनुदानलाई पचहत्तर प्रतिशत पुर्याइएको छ हाते tractor power tiller feeder machine लगायतका कृषि उपकरण खरिदमा एक प्रतिशत मात्र भन्सार शुल्क लाग्ने व्यवस्था बजेटले गरेको छ आउँदो आर्थिक वर्षमा दुई लाख पचपन्न हजार मेट्रिक टन रासायनिक मल अनुदानमा दिने व्यवस्था पनि बजेटले गरेको छ रासायनिक मलमा मात्र पाँच अरब अडचालिस करोड़ रूपियाँ अनुदान दिने बजेटमा उल्लेख छ मासुजन्य उत्पादनको लागि अनुदान दिन एक अरब विनियोजन गरिएको छ भने गाई भैंसी पाल्ने र मासुजन्य पशुपालन गर्ने व्यवसायले आयात गर्ने प्रविधिलाई भन्सार छुटको व्यवस्था ल्याइएको छ किसानले आयात गर्ने मिल्क मेसिनमा पचास प्रतिशत छुट र चिया उद्योगीले ल्याउने ढुवानीको साधनमा पचास प्रतिशत भन्सार छुटको व्यवस्था गरिएको छ त्यसै गरी आउँदो आर्थिक वर्षमा सात हजार मेट्रिक मेट्रिक टन उन्नत बिउ किसानलाई उपलब्ध गराउन तेह्र करोड़ रूपियाँ बजेटमा व्यवस्था गरिएको छ कृषि अनुसन्धानका लागि एक अरब अठहत्तर करोड़ रूपियाँ छुट्याइएको छ यसबाट कृषिको आधुनिकीकरण बजारीकरणसँगै अनुसन्धानमा पनि महत्वपूर्ण सहयोग पुग्ने नाटका वैज्ञानिक मनोज ठाकुरले बताउनुभयो पूर्वी चितवनको रत्नगर नगरपालिकामा पहिलो पटक नयाँ प्रविधिको दमकल भित्रिएको छ यसअघि चितवनको भरतपुरमा मात्रै दमकल थियो रत्नगरमा भित्रिएको दमकल समेत गरी अब चितवनमा दुईवटा दमकल भएको छ रत्नगरमा ल्याइएको दमकल सुविधा सम्पन्न रहेको छ बेलायतमा रहेको Devon and Somerset fire resource सर्भिसले नगरपालिकालाई दमकल सहयोग गरेको हो सो संस्थाले रत्नगर सहित पोखरा उपमहानगरपालिकालाई पनि एउटा दमकल सहयोग गरेको छ नेपालमा नै पहिलो पटक भित्रिएको सो दमकल रत्नगर र पोखरा उपमहानगरपालिकालाई मात्रै सहयोग गरिएको बेलायती फायर फाइटिङ टीमका सदस्य जोन मोनाह्यामले जानकारी दिनुभएको छ रोटरी क्लब मार्फत दमकल ल्याइएको हो अन्य दमकल भन्दा निकै सानो रहेको सो दमकलमा चार सय लिटर मात्रै पानी अट्ने र अरू ट्याङ्कीको सहयोगमा आगो निभाउन प्रयोगमा ल्याउन मिल्ने मोनाह्यामले बताउनु भएको छ सो दमकलमा आगो आउन मद्दत मिल्ने फोम नामक पदार्थ पनि रहेकाले आगो छिट्टै नियन्त्रणमा लिन सकिने उहाँले बताउनु भएको छ फोमले अक्सिजनलाई भित्र पस्न रोक्ने काम गर्दछ सो दमकल भने बेलायतमा प्रयोगमा आइसकेको छ बेलायती फायर फाइटिङ टिमका सदस्य जोन मोनह्याम र साइमन लेकले नगरपालिकाका कर्मचारीहरूलाई दमकलका बारेमा सामान्य प्रशिक्षण समेत दिएका छन् उनीहरूले नेपालमा सन् दुई हजार दसदेखि नै काठमाडौँ लगायतका ठाउँमा फायर फाइटिङको तालिम दिँदै आएका छन् उनीहरूले तालिम दिएका नेपालीहरूले रत्नगर आएर नगरपालिकाका कर्मचारीलाई पूरै तालिम प्रदान गर्ने बुझिएको छ नेपालमा पहिलो पटक भित्रिएको सुविधायुक्त नयाँ प्रविधिको दमकल भएकाले यसको सामग्री काठमाडौँमा मात्रै पाइने र त्यसका लागि रोटरी क्लबले सहयोग गर्ने बेलायती फायर फाइटिङ टीमका अर्का सदस्य साइमन लकले बताउनु भएको भएको छ नयाँ प्रविधिको दमकल भएकाले यसको प्रचार प्रसार गर्दै अन्य ठाउँमा पनि पुर्याउन सकिने उहाँले बताउनु भएको छ सो दमकलको खरिद मूल्य बत्तीस हजार बेलायती पाउन्ड रहेको छ रत्नगरमा पहिलो पटक दमकल भित्रिएपछि सरकारवाला तथा नगरवासीहरू पनि उत्साहित बनेका छन् रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले पहिलो नयाँ प्रविधिको दमकल नगरपालिकाले पाउनु खुसीको कुरा भएको बताउनु भएको छ रत्नगरमा आग लागि हुँदा भरतपुर कि त हेटौँडाबाट दमकल ल्याउनु पर्थ्यो उहाँले भन्नुभयो अब त्यो बाध्यता हटेको छ यसबाट नगरवासीका लागि ठूलो राहत मिल्नेछ सानो खालको दमकल भएकाले सानो गल्तीमा पनि छिर्न सानो गल्लीमा पनि छिर्न सक्ने हुँदा जस्तो सुकै ठाउँमा पनि लैजान सकिने बताउनु भएको छ नगरपालिकाले अघिल्लो परिषदमै एउटा दमकल किन्न बजेट समेत छुट्याएको थियो बेलायती सो संस्थाले अनुदानमा सहयोग गरेपछि नगरपालिकाले सो बजेटबाट एउटा जेसीबी र एउटा ट्र्याक्टर किनेको छ दमकल खरिदका लागि नगरपालिकाले पचास लाख बजेट छुट्याएको थियो विद्यालय बाहिर रहेका बालबालिका र किशोर किशोरीहरूका लागि शिक्षाको पहुँच तथा गुणस्तरीय सिकाइका लागि अवसर अभिवृद्धि गर्ने उद्देश्यका साथ रत्नगर नगरपालिकामा नयाँ कार्यक्रम लागू गर्ने तयारी गरिएको छ समुन्नत नेपाल नामक संस्थाले रत्नगर नगरपालिका र युनिसेफ नेपाल संघको सहकारीमा नयाँ कार्यक्रम शुरू गर्ने तयारी गरेको हो विद्यालय बाहिर रहेका ती बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउन खोज्दै खेल्दै सिक्ने केन्द्र र खोम्ती सिकाई थलो कार्यक्रम ल्याउन लागेको समुन्नत नेपालका वरिष्ठ प्रशिक्षक युवराज लौडारीले जानकारी दिनुभयो नयाँ कार्यक्रमको विषयमा आज रत्नगर नगरपालिकामा सरकारवालाहरूबीच अन्तर्क्रिया गरिएको छ कार्यक्रममा समुन्नत नेपालका वरिष्ठ प्रशिक्षक लौडारीले फुर्सदको समयमा गएर उमेर अनुसार सिक्न पाइने व्यवस्था केन्द्रमा रहने जानकारी दिनुभयो कार्यक्रममा दिइएको जानकारी अनुसार पछिल्लो तथ्याङ्क अनुसार चार दशमलव सात प्रतिशत बालबालिका अझै भने विद्यालय बाहिर छन् भने चौवालिस प्रतिशत किशोरीहरू विद्यालय गएर विषयमा छान्ने गरेका छन् आधारभूत शिक्षा हासिल गर्ने र सहज जीवन जीवनयापनका लागि आवश्यक सेव सिक्न अवसर प्रदान गर्ने औपचारिक शिक्षाको मूल धारमा लैसाना पहल गर्ने कुनै पनि व्यवसाय सञ्चालन गर्न चाहनेका लागि सेवा प्रदायक संस्थासँग समन्वय गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने लौडारीले बताउनुभयो चितवनको रत्नगर नगरपालिका सहित भरतपुर र नेपालगंज नगरपालिकामा पनि यस्तो कार्यक्रम ल्याउने संस्थाको तयारी छ एउटा नगरपालिकामा चार चारवटा केन्द्र र घुम्ती सिकाइ थलो सञ्चालन गरिने वरिष्ठ प्रशिक्षक युवराज राज लौडारीले बताउनुभयो सड़क बालबालिका उद्योग तथा घरेलु कामदार सवारी साधनमा काम गर्नेहरूलाई लक्षित गर्दै गर्न लागिएको कार्यक्रमका चुनौती पनि रहेको भन्दै उहाँले स्थानीय निकायले यसलाई निरन्तरता दिन सक्नुपर्ने नगरपालिकाको वार्षिक कार्यक्रम योजनामा समावेश गर्नुपर्ने नीति तथा सार्वजनिक साझेदारीको अवधारणा कार्यान्वयन गराई दीर्घकालीन रूप दिन सके कार्यक्रम प्रभावकारी बन्ने दावी गर्नुभयो त्यस्तै घुम्ती सिकाई थलो कार्यक्रम बालबालिका तथा किशोर किशोरी जम्मा हुने छाउमा ठाउँमा सञ्चालन गरिने उहाँले बताउनुभयो घुम्ती सिकाई थलोमा जोखिम न्यूनीकरण हुने खालका विषयवस्तु समावेश गरिने हुँदा त्यहाँबाट उत्प्रेरणा जगाई केन्द्रमा लैसान सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो कार्यक्रममा बोल्दै रत्नगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तरूण राज पौडेलले बालश्रम न्यूनीकरण काम चासोको विषय बनेकाले नयाँ कार्यक्रमले थप टेवा पुग्ने बताउनुभयो नगरका राजनैतिक दलका प्रमुख विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता भएको कार्यक्रममा रत्नगर नगरपालिकाका कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो यसैबीच संस्थाले अघि सारेको योजनाको सुझाव संकलन नगरमा बालबालिकाको अवस्थाका बारेमा अनुगमन गर्न नगरपालिकाका कार्यकारी अधिकारी श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन गरिएको छ कार्यदलका उद्योग वाणिज्य संघ रत्नगरको प्रतिनिधित्व गर्दै रघु भट्ट सामुदायिक सेवा केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारी जिल्ला शिक्षा कार्यालयबाट स्रोत व्यक्ति अनिता अधिकारी टोल विकास संस्था समन्वय समितिका अध्यक्षका बाबुराम गौतम नारी जागरण केन्द्रकी महासचिव रमा रेग्मी पत्रकार तर्फबाट ध्रुवराज खनाल रहेको कार्यदल बनाइएको छ कार्यदलले दस पन्ध्र दिनभित्रमा पहिलो चरणको काम सक्नेछ रत्नगर नगरपालिकाभित्र पाँच सय पचासी बाल श्रमिक रहेको तथ्याङ्क छ गौर कारागारबाट कैदी लिएर धादिङका लागि धादिङतर्फ जाँदै गरेको भारतीय नम्बरको स्कर्पियो जीपले रौतहटको जयनगरमा ठक्कर दिँदा एक बालकको ज्यान गएको छ एमएस शून्य छ एबी छ पाँच एक पाँच नम्बरको भारतीय जीपलाई गौर कारागार प्रशासनले भाडामा लिएर तीनजना कैदी बन्दीलाई कारागार सार्ने क्रममा धादिङतर्फ जानका लागि आउँदै गर्दा स्थानीय जयनगर चोकमा आठ वर्षका बालक अदिल अन्सारीलाई ठक्कर दिएको थियो जीवको ठक्करबाट जयनगर गाविस वडा नम्बर सातका बालक अन्सारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ गौर कारागारबाट एकजना धादिङ र दुई कैदीलाई नुवाकोट कारागारतर्फ लैजाने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो सरकारले आगामी वर्षको लागि सार्वजनिक गरेको बजेट तपाईँलाई कस्तो लाग्यो एक कनिका छरे जस्तो बी पुरानोलाई निरन्तरता से केही फरक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 त्यहाँबाट हजारौं सर्वसाधारण पेलेस्टाइनी प्लान हुन थालेका छन् हमासको नाममा माथि आक्रमण हुने देखेपछि सर्वसाधारण किसानहरू घर छाडेर भाग्न बाध्य भएका हुन् सानो चार भन्दा बढ़ी मानिस यसअघि नै आफ्नो घरबाट घरबार छान्न बाध्य भएका थिए छ दिनदेखि प्यालेस्टाइनी क्षेत्रमा इसरायलले लगातार गरेको हवाई आक्रमणमा यसमा एक सय छैसठी जना प्यालेस्टाइनी मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् शनिबार मात्र संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले तत्काल युद्ध विराम रोक्न इसरायलले र प्यालेस्टाइनलाई अपील गरेको थियो र अन्तमा खेल समाचार जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको छ आज बिहान सकिएको फाइनलमा अर्जेन्टिनालाई एक शून्यले हराउँदै जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको हो जर्मनीलाई विश्वकप उपाधि जिताउन खेलको एक मात्र निर्णायक गोल मारियो गोर्सले गरेका हुन् उनले अतिरिक्त समयको खेल सकिन सात मिनट बाँकी छँदा गोल गरेर जर्मनीलाई चौथो पटक फुटबलको विश्व च्याम्पियन बनाएका हुन् निर्धारित नब्बे मिनट गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको अठासी मिनटमा स्ट्राइकर क्लोजलाई प्रतिस्थापन गर्दै मैदान छिरेका गोर्जेले गोल गर्दै उपाधि जिताएका हुन् यसैबीच विश्वकप फुटबलमा लज्जास्पद हारपछि ब्राजिलका प्रशिक्षक लुइज फेलिप स्कुलारी पदबाट राजीनामा दिएका छन् सन् दुई हजार दुईमा ब्राजिललाई विश्वकपको उपाधि जिताएका पैंसठी वर्षीय स्कुलारीले यसपटक चौथो स्थानमा चित्त बुझाउनु पर्यो भने सेमी फाइनलमा जर्मनीसँग सात एकको लज्जास्पद हार बिहोर्नु पर्यो यसै गरी तेस्रो स्थानका लागि भएको खेलमा पनि नेदरल्याण्डसँग तीन शून्यले पराजित भयो साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना आउने क्रम जारी अध्यक्षका प्रत्याशी नेपाल सहित पदाधिकारी मध्ये तेह्र जना नै अगाडि सिंचाई विकास डिभिजन कार्यालय भरतपुरमा अख्तियारको छापा कर्मचारीको कोठाबाट करिब पाँच लाख रुपियाँ बरामद रौतहटमा पनि घुस लिँदा स्थानीय विकास अधिकारी पनि पक्राउ रत्नगरमा विद्यालय बाहिर रहेका बाल बालिकाहरूलाई खेल्दै सिक्ने केन्द्र सञ्चालन गर्ने तयारी शिक्षाको पहुँचमा ल्याउन कार्यक्रम गर्न लागि दावी इजिप्टमा भएको बम विस्फोटमा आठजनाको मृत्यु आक्रमण रोक्न उत्तरी गाँचा पट्टीलाई निशाना बनाउने चेतावनी इजरायलले दिएपछि हजारौं सर्वसाधारण विस्थापित र विश्वकप फुटबलको उपाधि जर्मनीलाई लज्जास्पद हार बिहोरेपछि ब्राजिलका प्रशिक्षक स्कोलारीद्वारा पदबाट राजीनामा हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनिता अर्याल र सुजिता हमाल बिता हुन्छ नमस्कार